रेडियो अर्पण डट कमबाट संसारभरि के साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता अब खबर विस्तारमा विपक्षमा रहेका दललाई निर्वाचन प्रक्रियामा ल्याउन सहयोग गर्न मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रपति डाक्टर रामवरण यादवलाई आग्रह गरेका छन् आज बिहान शीतल निवासमा भएको एक घण्टा लामो भेटमा रेग्मीले असन्तुष्टिहरूलाई निर्वाचनमा ल्याउन राष्ट्रपतिले भूमिका खेल्नुपर्ने बताएका हुन् संविधान सभाको चुनावबारे राष्ट्रपति र रेग्मीबीच छलफल भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिएका छन् गौतमका अनुसार अध्यक्ष रेग्मीले सरकारले हालसम्म चुनावका लागि गरेका पहलबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए चुनावको विपक्षमा रहेका दलहरूलाई यो प्रक्रियामा सहभागी गराउन सरकार र स्वयं मन्त्री परिषदका अध्यक्षले गरेका प्रयासबारे जानकारी दिनुभयो गौतमले भने सरकारको पहललाई राष्ट्रपतिज्यूले सन्तोषजनक रहेको बताउनुभयो रेग्मीले विरोधमा रहेका दलसँग वार्ता गर्न गृहमन्त्रीको नेतृत्वमा गठित समिति तथा आफूले गरेको पहलबारे जानकारी गराएका थिए मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छिदारले राष्ट्रपति डाक्टर रामवरण यादव संविधान अनुसार नै चलेको बताउनु भएको छ पूर्व प्रधानमन्त्री डाक्टर रामराम बाबुराम भट्टराईले राष्ट्रपतिबाट कुको प्रयास भएको भने केही भोलिपल्ट त्यही मन्त्री परिषदमा उप प्रधानमन्त्री रहेका गच्छेदाले यसको खण्डन गर्नुभएको हो राष्ट्रपतिले आफ्नो मर्यादा र सरकारको निर्णय विपरीत कुनै पनि गतिविधि नगरेको भन्दै गच्छेदारले भट्टराईको भनाइमा सत्यता नरहेको पनि बताउनु भएको छ मधेसी पत्रकार समाज पर्साले शनिबार वीरगसमा गरेको पत्रकार सम्मेलनमा गच्छेदारले मङ्सिरमा जुनसुकी हालतमा पनि संविधान सभाको चुनाव हुने दावी पनि गर्नुभयो एकीकृत दलित माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री भट्टराईले शुक्रबार पत्रकार सम्मेलनमा राष्ट्रपतिले चारपटक कुको प्रयास गरेको आरोप लगाउनु भएको थियो सरकारको विपक्षीमा रहेका नेकपा माओवादी सहितका साना तेत्तीस दलले सरकार विरूद्ध सशक्त आन्दोलन गर्ने भएका छन् दलहरूको आज बिहान बसेको संयुक्त बैठकले सरकारले बोलाएको वार्तामा सहभागिताको औचित्य नभएको भन्दै आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत भोलि निर्वाचन आयोगका प्रमुख लीलकण्ठ उप्रेदीसँग भेटेर फोटोसहितको मतदाता नावली संकलनलाई तत्कालका लागि स्थगन आग्रह सहित ज्ञापन पत्र दिने बैठकमा सहभागी आदिवासी जनजाति मधेसी मुस्लिम दलित गणतान्त्रिक मोर्चा अध्यक्ष किशोर विश्वासले जानकारी दिनुभयो आयोगले बैठक आठ गतेबाट नामावली सङ्कलन गर्ने तयारी गरेको छ यस्तै वैशाख चौध गते सरकारले ल्याउन लागेको बाधा अड्काउ फुकाउ ऐन र निर्देशिका विषयमा काठमाडौँमा नागरिक समाज र बुद्धिजीवीहरूसँग परामर्श लिन गोष्ठीको आयोजना गरिने भएको छ बैठकले वैशाख सोह्र गते विराटनगरमा रहेको भारत सरकारको क्याम्प कार्यालय हटाउनुपर्ने मार्क्सित मोर्चाद्वारा भारतीय दूतावासमा ज्ञापन ज्ञापन पत्र बुझाउनु भएको छ यसै गरी रेग्मी सरकारको खारेजी अध्यादेशको विरोधमा मेचीदेखि महाकालीबाट दुई टोली मार्च पास गर्ने निर्णय भएको छ सरकारलाई खबरदारी गरिने पनि आफ्ना माग सम्बोधन गर्न कुनै अग्रसरता नदेखाएका कारण आन्दोलनमा जानुको विकल्प पनि नरहेको विश्वासले बताउनुभयो Yeah. एकीकृत माओवादीका नेता वर्षमान पुनले वर्तमान सरकारले कारणसहित आगामी असारमा निर्वाचन हुन नसके कुरा नसक्ने कुरा जनतामा राखी कार्तिक मसान्तसम्म संविधानसभा निर्वाचन गर्ने मिति घोषणा अविलम्बन गर्नुपर्ने बताउनु भएको छ क्रान्तिकारी पत्रकार संघ मोरङले विराटनगरमा शनिबार बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले देशको संक्रमणकाल छिट्टै टुङ्गाउने एकमात्र आधार निर्वाचन भएकाले त्यसका लागि सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने औलानुभयो उहाँले नेकपा माओवादी माओवादीले जनयुद्धका आधारमा जनविद्रोहमा गएमा उसले निर्वाचनमा भाग लिँदैन भन्दै ए सहकार्य गरेमा सो पार्टीका पन्ध्र बिसजना उच्च नेतालाई निर्वाचित गराइने आश्वासन दिनुभयो उहाँले निर्वाचन क्षेत्र पुनर्निर्धारण आयोग अविलम्बन गठन गर्न सुझाव पनि दिनुभयो चितवनका दुईवटा कुखुरा फार्ममा फेरि बर्ड फ्लू भेटिएको छ पंक्षी अन्वेषण प्रयोगशाला भरतपुरले वैशाख दुई गते परीक्षणका लागि काठमाडौँ पठाएका नमुनामा बर्ड फ्लू रहेको पुष्टि भएको हो मंगलपुर सातमा रहेको राजेन्द्र हमालको फार्म र भरतपुर नौमा रहेको लक्ष्मी राणाको फार्मबाट पठाइएको नमुनामा बर्ड फ्लू भेटिएको हो चैत छब्बिस गते नै कुखुरा मरेको जानकारी पाएपछि फार्म पुगेका पंक्षी अन्वेषण प्रयोगशालाका कर्मचारीलाई राणाले प्रवेशमा रोक लगाएपछि परीक्षण ढिलो भएको हो राणाको फार्ममा झण्डै साठी हजार र हमालको फार्ममा चार हजार लेस कुखुरा छन् गैराती नौ बजेदेखि दुवै खोरको कुखुरा मार्ने काम भइरहेको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले जानकारी दिनुभयो यसअघि गएको महिना भरतपुर नगरपालिकाकै एउटा खोरमा बर्ड फ्लू भेटिएको थियो चितवन कुखुरा जन्ने व्यवसायको हिसाबले अग्रणी जिल्ला मानिन्छ जिल्लामा मात्र कुखुरा जन्ने क्षेत्रमा रु पच्चिस अरबभन्दा बढीको लगानी रहेको बताइएको छ जिल्लामा यसरी धमाधम बर्ड फ्लू भेटिन थालेपछि कृषक व्यवसायी र सर्वसाधारण त्रसित भएका छन् चीनको दक्षिण पश्चिमी सिनुवा प्रान्तमा शक्तिशाली भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या छप्पन्न पुगेको छ पाँच जना भन्दा बढी घाइते भएका छन् चिनिया समाचार संस्था सिन्हाले प्रान्तीय भूकम्प राहत मुख्यालयलाई उद्धित गर्दै छप्पन्न जनाको ज्यान गएको पुष्टि गरेको हो एक सय पैँतिसजना गम्भीर घाइते भएको र उद्धार कार्य चलिरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ स्थानीय समयअनुसार शनिबार बिहान आठ बजे सिन्वाको याना सहरको लुसान गाउँ नजिक केन्द्र बनाई सात रेक्टर स्केलको भूकम्प गएको थियो सिचुवानको राजधानी सहर चेङ्गुद तथा गुएझो गाङ्गसु र साङ्गसी र एत्र एत्रान प्रान्तमा पनि भूकम्पको झड्का महसुस गरिएको थियो भूकम्पबाट थुप्रै घरहरू भत्किएका छन् भने ढुङ्गा माटो झरेपछि पहाडी क्षेत्रमा यातायात अवरुद्ध भएको छ प्रभावित क्षेत्रमा विद्युत र पानीको आपूर्ति बन्द भएको छ भने संचार सेवा पनि प्रभावित भएको चिनिया चिनिया संचार माध्यमले जनाएका छन् भूकम्पमा परेकाहरूको उद्धारका लागि दुई हजारभन्दा बढी सैनिक प्रहरी तथा स्थानीय उद्धारकर्मी खटिएका छन् चीनको सिचुवान प्रान्तमा यसअघि सन् दुई हजार आठमा आठ रेक्टर स्केलको भूकम्प जाँदा झण्डै नब्बे हजार जनाको ज्यान गएको थियो र इन्डियन प्रिमियर लिग क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजीपछि इन्डियन गार्डन कोलकत्तामा हुने खेलमा कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्स बीच प्रतिस्पर्धा हुनेछ समान पाँच पाँच खेलका चेन्नई छ अङ्कका साथ चौथो स्थानमा छ भने चार अङ्क जोडेको कोलकत्ता सातौँ स्थानमा छ त्यस्तै बेलुका सभा आठ बजीपछि हुने दोस्रो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्ज च्यालेन्ज बेङ्गलोर भेन्डेसन अहिलेसम्म पाँच खेल खेलेको राजस्थान पाँचमा जित र एकमा हारसहित आठ अङ्कका साथ दोस्रो स्थानमा छ भने राजस्थान भन्दा एक खेल बढी खेलेको बेङ्गलोर समान अङ्कका साथ रन रेटका आधारमा तेस्रो स्थानमा छ यसैबीच सनराइजर्स हैदराबाद प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ गैराती सम्पन्न खेलमा किङ्स इलेभेन पन्जाबलाई पाँच विकेटले पराजित गर्दै हैदराबाद शीर्ष स्थानमा उक्लिएको हो हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता बिदा हुन्छु नमस्कार यस अर्पण खबरको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पार्टी प्यालेस मनोरञ्जनका लागि हजुर हृदयको मुटु मेरो लागि तिमी प्रिय नै छौ विगतमा जसरी नै मायालु नै छौ तर तर तिम्रो लागि भने सायद सम्झना घेरा र तिरस्कारको पात्र भएको छु थाहा छैन थाहा छैन मेरो पवित्र र निश्चल प्रेमको बदलामा तिमी किन कसरी सत्य भयौ तिमी किन त्यसरी परिवर्तन भयौ आखिर आखिर किन गल्ती भएको थियो र म बाटो आखिर किन कमजोर भएको थियो र म बाटो कसले भन्छ प्रेम गर्नेहरूको लागि कुनै स्थान छैन भनेर चोखो प्रेम गरेर त हेर्नु चोखो प्रेम गरेर त हेर्नु माया, माया।